मिति घोषणा गर्ने राजनीतिक दल र सरकारका नेताहरूको फेरि अर्को भाका मतको न्यूनतम सीमा र फौजदारी अभियोग लागेकालाई भाग लिन दिने नदिने बारे विवाद कायमै सरकारले बोलाएको सर्वदलीय बैठक नेकपा माओवादी सहित तेत्तीस दलद्वारा बहिष्कार अख्तियारमा पूर्व मुख्य सचिव कार्कीलाई नियुक्त गरिएकोमा आज पनि विरोध कायमै स्थानीय निकायमा भ्रष्टाचार गर्ने कर्मचारीले संरक्षण नपाउने मन्त्री मल्लिकको चेतावनी वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको अवस्थाबारे काठमाडौँमा पहिलो आप्रवासन सम्मेलन शुरू पाकिस्तानमा भोलि हुने चुनावको तयारी पूरा हिंसात्मक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कड़ा पाकिस्तानकै उत्तर पश्चिम आदिवासी इलाकामा भएको झडपमा बाह्र जना मारिए र ACC under nineteen elite cup cricket semi cricket semi फाइनलमा नेपालको नेपाल युएईसँग पहिलो हार यो समूहको विश्वकप खेल्ने सपना चकनाचुर जापान जान चाहनेहरूका लागि खुसीको खबर जापान जान चाहनेहरूका लागि खुसीको खबर अक्टोबर इन्टेक 2013 मा जापान जान चाहनुहुने विद्यार्थीहरूका लागि जापानको योकोहामा सहर स्थित युवातानी कलेज अफ बिजनेसका डिरेक्टर तथा प्रिन्सिपलबाट प्रत्यक्ष परामर्श हुने भएकाले निशुल्क सेमिनारमा सहभागी भई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ स्थान चिवा सेमिनार हल भरतपुर मिति दुई हजार सत्तरी वैशाख अठाइस गते शनिबार समय बिहान आठ बजेदेखि बाह्र बजेसम्म सेमिनारमा सहभागी हुने विद्यार्थीहरूलाई निशुल्क जापानिज भाषा र फ्री प्रोसेसिङ थप जानकारीका लागि चिवा एजुकेसन सेन्टर भरतपुर दस चितवन मेडिकल कलेज अगाडि फोन नम्बर शून्य छपन्न पाँच अठाइस छ सय अठार मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर शून्य पैँचालिस टाँडीका लागि सम्पर्क टाँडी बजार ओम साईराम अस्पतालको दोस्रो तेस्रो तल्ला रत्नगर दुई ठाडी फोन नम्बर शून्य छपन्न पाँच एकसठी छ सय सैतिस मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर शून्य पैँचालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सरस्वती राउत र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा निर्वाचनको मिति नतोकेकोमा सरकारको आलोचना भइरहेका बेला एक हप्ताभित्र निर्वाचनको मिति तोक्न सरकार र दलहरू सहमत भएका छन् चुनावको वातावरण बनाउन भन्दै बोलाइएको सर्वदलीय बैठकमा सहभागी दल र सरकारबीच एक हप्ताभित्र चुनावको मिति तोकेर तयारी तीव्र बनाउने सहमति भएको हो एक हप्ताभित्र निर्वाचन सम्बन्धी ऐन कानून ल्याउन र निर्वाचन क्षेत्र निर्धारण समिति गठन गर्न सरकार र दलहरू एकमत भएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो निर्वाचन ऐन बनेपछि दलहरूसँग थप परामर्श गरी मिति घोषणा गर्ने उहाँको भनाइ छ झण्डै चार घण्टा बसेको बैठकमा निर्वाचन ऐनका केही विवादास्पद विषयमा भने दलहरूबीच सहमति जुट्न सकेन समानुपातिक मतको न्यूनतम सीमा फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने उम्मेद्वारले सम्पत्ति विवरण बुझाउनु पर्ने लगायतका विषयमा सहमति भएको हो कांग्रेस र एमाले सहमति नभएको हो कांग्रेस र एमाले ऐनमा यी विषय समावेश हुनुपर्ने पक्षमा छन् भने एकीकृत नेकपा माओवादी र मधेसवादी दल बी पक्षमा छन् बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन ऐनमा लचिलो हुँदै तत्काल मिति घोषणा गर्ने विषयमा सबै दल सहमत भएको जानकारी दिनुभयो कार्तिकको अन्तिम वा मंगिरको पहिलो साता निर्वाचन गर्ने गरी तयारी थाल्नुपर्नेमा उहाँको जोड़ छ राम्रो छलफल भयो विभिन्न मतहरू आए पनि निर्वाचन हर हालतमा सम्पन्न हुनुपर्छ निर्वाचन ऐनमा बरु अलिकति लजिलो भएर त्यसमा अलिकति चाहिँ विचार गर्नु पनि सकिन्छ जस्तो थ्रेस होल्डसँग सम्बन्धित विषय तर पनि सबैको चाहिँ एकमत के देखियो भने निर्वाचनको मिति अब चाहिँ यो ऐन टुङ्ग्याएर घोषणा गर्नुपर्दछ कार्तिकको अन्तिम या मङ्सिरको पहिलो हप्तामा भन्ने कुरामा आम सहमति रह्यो नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यक्ति पिछे दल खोल्ने र संविधान सभामा आफ्नो अस्तित्व देखाउन गरिने अनुशासनहीन गतिविधि नियन्त्रण गर्न पनि मतको न्यूनतम सीमा राख्नुपर्ने पक्षमा मत राखेको जानकारी दिनुभयो सकेसम्म कम सङ्ख्याको होस् भन्ने हाम्रो भावना अनुसार हामीले चार सय एकानब्बेको सङ्ख्या जो बनाएका छौँ ठिकै छ त्यसमा यताउता गर्नुपर्ने आवश्यकता छैन भन्ने दृष्टिकोण हामीले राखेका छौँ र यो जसरी पार्टीहरू विघटित हुँदै एकजना भएको पनि टुक्रिन खोज्ने प्रवृत्ति जो देखा परेको छ यसले गर्दाखेरिमा राजनीतिक अराजकता धेरै बढिरहेको अवस्था छ त्यसो भएको हुनाले केही न केही न्यूनतम चाहिने केही प्रतिशत थ्रेसोल्ड राख्न आवश्यक छ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि मतको न्यूनतम सीमा तोक्नुपर्ने भन्दै ऐनमा अन्य समूहमा राखिएकाको प्रष्ट परिभाषा गर्न सरकारलाई सुझाव दिनुभयो बैठकमा खास गरिकन निर्वाचन अध्यादेश सम्बन्धी विषयमा ऐन अध्यादेशमा रहेका विभिन्न प्रावधानहरूको बारेमा छलफल भएको छ आफ्नो आफ्नो ओपिनियन राखेका छौँ हामीले थ्रेस होल्ड राख्नै पर्ने र नेपाली समाजमा अन्य समूह भनेर एउटा समूहलाई परिभाषित नै नगरेको जुन अवस्था छ त्यसलाई परिभाषित गर्नुपर्ने हाम्रो संविधान सभाको आकारलाई घटाउने भन्ने जुन व्यवस्था अगाडि सारिएको छ त्यो घटाउने व्यवस्थालाई दृढतापूर्वक कायम राख्नुपर्ने लगायतका विषयवस्तुहरू यहाँ मैले राखेको छु एकीकृत माओवादी र मधेस केन्द्रित दलहरूले भने मतको न्यूनतम सीमा तोक्न नहुने बताए साना दलले सरकारले निर्वाचनको मिति घोषणा नगरेकोमा आलोचना गर्दै मतको न्यूनतम सीमाका नाममा साना दललाई निषेध गर्न खोजेको आरोप लगाए बैठकमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दलहरूका कारण नै सरकारले निर्वाचनको मिति तोक्न नसकेको बताउनु भएको थियो संविधान सभा निर्वाचनको वातावरण बनाउने काम राजनैतिक दलको भएकाले सरकारले निर्वाचनको मिति घोषणा गर्न नसके नसकेको आरोप लगाउनु निरर्थक भएको उहाँको भनाइ छ सरकारले सबै दललाई छलफलका लागि बोलाइएको भए पनि सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी नेतृत्वको तेत्तीस दलले भने बैठक बहिष्कार गरेका छन् यसैबीच नेकपा माओवादीले भने सरकारको वार्ताका लागि तीन बुधे शर्त अघि सारेको छ चैत एक गते भएको पच्चीस बुधे आदेश खारेज आप्रवासीलाई नेपाली नागरिकता प्रदान गर्ने विधेयक खारेज गर्नुपर्ने र अख्तियार प्रमुखको नियुक्ति बदर गर्नुपर्ने जस्ता शर्त माओवादीले अघि सारेको हो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले विज्ञप्ति निकालेर वार्ताका लागि न्यूनतम तीन बुधे शर्त कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ माग सम्बोधन भए मात्रै वार्ता गर्न सकिने उहाँको भनाइ छ सरकारले आफूहरूको माग सम्बोधन नगरे निर्वाचन प्रक्रिया नै बिथोल्ने चेतावनी भइदिएको छ सरकारले संविधान सभाको चुनावबारे आज गरेको सर्वदलीय वार्तामा बोलाएको भए पनि आफ्ना माग बेवास्ता गरेकाले वार्तामा सहभागी नभएको स्पष्ट पारेको छ वैद्यले विज्ञप्तिमा नागरिकको वैद्यले विज्ञप्ति निकालेर विरोध हुँदाहुँदै बाह्य शक्तिको दबावमा जन आवाजलाई कुल्चेर अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको भन्दै विरोध जनाउनु भएको छ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुक संक्रमण कालमा रहेकाले निर्वाचनले मात्रै देशलाई संक्रमणबाट मुक्त गर्न सक्ने बताउनु भएको छ सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्नुपर्ने उहाँको भनाई छ आजदेखि राजधानीको किर्तिपुरमा शुरू भएको बीपी स्मृति प्रतिष्ठानको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति कोइरालाले सरकारले चुनावलाई प्राथमिकतामा राखेर गृह कार्य तीव्र बनाउनुपर्ने बताउनुभयो सभापति कोइरालाले नेपाली काँग्रेस बीपीको विचार अनुसार नै अगाडि बढ़ी गरिरहेको जिकिर गर्नुभयो देश चुनावमा होमिसकेकाले कार्यकर्तालाई चुनावको तयारीमा जुट्न उहाँले निर्देशन समेत दिनुभयो र पार्टीका साथीहरू सम्मेलन पर्सिसम्म चल्नेछ गैर राजनैतिक पार्टीको सरकारले मुलुकलाई फसाएको प्रमुख दलका नेताहरूले बताएका छन् प्रजातन्त्र सेनानी तथा वरिष्ठ वामपन्थी नेता निर्मल लामाको तेह्रौं स्मृति सभामा नेताहरूले राजनैतिक दल बाहेकको सरकार निर्माण गर्दा मुलुक जनसंकटमा फसेको बताएका हुन् एमाले वरिष्ठ नेता माधव कुमार नेपालले गैर राजनीतिक दलको नेतृत्वमा सरकार बनेको केही समयमै गैर राजनैतिक सरकारले मुलुकलाई फसाएको आरोप लगाउनुभयो भयो विधि आन्दोलनमा उत्रेका पार्टीहरू बलिदानको इतिहास पार्टीहरू संसार हल्लाउने आँट गर्ने नेताहरू हुँदाहुँदै गैर पार्टी सरकार बनेको छ प्रधान न्यायाधीशलाई सरकारको जिम्मेवारी दिइएको छ अब हामी देखिरहेका छौँ समस्यामा मुलुक फसिसक्यो यो फसेको देशलाई समस्यामा जक्रिएको यो देशलाई पार लगाउनका लागि वर्तमान सरकार सक्षम हुन्छ कि हुँदैन काङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले चार दलको बीचमा पनि अझै चिसो रहेकाले सहमतिको बाटो खुल्न नसकेको बताउनुभयो सबै राजनीतिक दलहरूको बीचमा वृहत एकता निर्माण गरेर मुलुक सामु उपस्थित सबै चुनौतीहरूको सामना गर्न एकताको कुनै विकल्प हुँदैन निर्वाचन पनि एकता बिना हुन सक्दैन हामी सबै मिलेर चुनाव भन्न खोजेको होइन तर निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचनलाई उपयुक्त वातावरण बनाउनका लागि स्वतन्त्र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गराउनका लागि हामी राजनीतिहरू नमिलिकन सुखै छैन संविधान सभाको चुनावी रणनीति र संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक बसिरहेको छ बैठकमा संविधान सभा चुनावको रणनीतिका बारे अध्यक्ष झलनाथ खनालले तयार पार्नु भएको प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् अध्यक्षको प्रतिवेदनमा बहुपहिचान सहितको संघीयतालाई जोड़ दिएको छ प्रतिवेदनमा साझा पहिचान र दीर्घकालीन रूपमा रहन सक्ने राज्य पुनर्संरचनाका पक्षमा चुनावी अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ यस्तै प्रतिवेदनले एकीकृत माओवादीलाई उग्र वामपन्थी र आत्मसमर्पणवादीका रूपमा चित्रण गरिएको छ भने मधेसवादी दलहरूलाई विखण्डनवादी भएको आरोप लगाइएको छ बैठक अस्ति शुरू भए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की नियुक्ति प्रकरणमा अध्यक्ष खनालको भूमिकाबारे विवाद भएपछि मूल एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो अध्यक्ष खनालले आफ्नो कमजोरी महसुस गर्दै आत्मआलोचना गरेपछि बैठक आजदेखि सुचारू भएको हो एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्न पार्टीले सहमति जनाउनु महाभूल भएको बताउनु भएको छ जनआन्दोलन दमनकर्ता कार्कीलाई अख्तियारमा ल्याउन सहमति गर्नु गल्ती हो भन्दै अध्यक्ष झलनाथ खनालले आत्मालोचना गरिसकेकाले पार्टीभित्रको विवाद सकिएको उहाँको दावी छ काठमाडौँको एतखा टोलमा टोलका अग्नि पीड़ितलाई राहत वितरण गर्दै नेता नेपालले दलका केही नेताले गर्दा लोकतन्त्र धरापमा परेको बताउनुभयो लोकतन्त्र ल्याउन ठूला ठूला आन्दोलन गर्ने तर आन्दोलन दबाउन आन्दोलन दबाउनेलाई पुरस्कृत गर्ने संस्कारकै कारण लोकतन्त्र थप धरापमा परेको उहाँको भनाइ छ आन्दोलन र दलहरूलाई सहमतिमा आउन आग्रह गर्दै चुनाव बहिष्कार गर्ने दलहरू पनि पतन भएर जाने उहाँले चेतावनी दिनुभयो पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाइएको विरोधमा नागरिक अगुवा विद्यार्थी तथा पेसाकर्मीहरूले आज पनि विरोध प्रदर्शन गरे कार्कीको नियुक्तिको विरोधमा विभिन्न पेसागत संघ संगठनमा आबद्ध कर्मचारीले बिहान दसदेखि एघार बजेसम्म पेन गरेका छन् कार्कीको विरोधमा सरकारी संस्थान सरकारी संस्थान बैंकिङ स्वास्थ्य सेवा स्थानीय निकायका कर्मचारीले एक घण्टा पेन डाउन गरेका हुन् यस्तै कार्कीको नियुक्तिको विरोधमा तेह्र विद्यार्थी संगठनले पनि राजधानीमा सीठी जुलुस निकालेका छन् वाल्मीकि क्याम्पसबाट शुरू भएको सीठी जुलुस पुतली सड़क बाग बजार हुँदै रत्नपार पुगेको थियो यस्तै नागरिक समाजका अगुवाहरूले पनि राजनीतिक दलका पार्टी कार्यालयमा धरना दिने क्रममा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वकर्ता पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको ललितपुर स्थित कार्यालयमा धरना दिएका छन् यसै गरी सिंहदरबार दक्षिणी ढोकामा धरना दिन पुगेका प्रदर्शनकारीलाई धरना थाल्न नपाउँदै प्रहरीले पक्राउ गरेको छ धरनामा भाग लिन मानवाधिकार तथा शान्ति समाजका सदस्य तथा मानवाधिकार कर्मीहरू बिहान एघार बजे दक्षिणी ढोकामा अवस्थामा पुगे पनि बस्न दिइएन समाजका अध्यक्ष होम कान्त चौलागाईले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने जनताको अधिकारलाई सरकारले दमन गरेको आरोप लगाउनुभयो उनीहरू अख्तियारको प्रमुखमा कार्कीलाई नियुक्त गरेकोमा विरोध जनाउन त्यहाँ पुगेका थिए पूर्व मुख्य सचिव लोकमान सिंह कार्की विरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ संवैधानिक परिषदले कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिश गरेको भोलिपल्ट सोमबार सर्वोच्चले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेको रिट दर्ता हुने भएको हो सोमबार अधिवक्ता ओम प्रकाश अरियालले कार्कीलाई अख्तियारमा सिफारिश गर्नु जनआन्दोलनको भावना विपरीत भएको भन्दै रोक्न माग गर्दै सर्वोच्च प्रशासनमा रिट पेश गर्नु थियो एउटै विषयमा पुनः रिट दर्ता गर्दा विपक्षीलाई जानकारी गराएर मात्र गर्नुपर्ने भन्दै अस्वीकार गरिएको थियो मंगलबार अरियाले प्रशासनको निर्णय विरूद्ध इजलासमा निवेदन दिनुभएको थियो निवेदनमाथि सुनवाई गर्दै आज रामकुमार प्रसाद शाहको एकल इजलासले ऋण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 उहाँले आग्रह गर्नुभएको हो नेपालको चार दिने भ्रमण पूरा गरी फर्कनु अघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष लाम्बेटले मंगिरभित्रै चुनाव गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताउनुभयो चुनावको मिति घोषणा गरी स्थिर समृद्ध र प्रजातान्त्रिक नेपाल निर्माणको जनआकांक्षाप्रति नेताहरू प्रतिबद्ध रहेको सन्देश प्रवाहित गर्न नेताहरूलाई लामबेटको सुझाव छ वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजगता लगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले आजदेखि काठमाडौँमा प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन शुरू भएको छ श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार प्रवर्धन बोर्ड युएन वुमन युरोपेली संघ माइती नेपाल लगायतका चौधवटा संस्थाले संयुक्त रूपमा सम्मेलनको आयोजना गरेका हुन् सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले आप्रवासन समस्या लामो समयदेखि रहेकाले यसलाई अनुगमन र नियमन गर्न सरकारले उचित नीति बनाउनु पर्ने बताउनुभयो उहाँले विदेश जाने क्रममा विदेश जाने क्रम फेसनको रूपमा अघि बढेको र त्यहाँ गएपछि श्रमिकहरू विभिन्न शोषण र पीडामा पर्ने गरेको उल्लेख गर्दै यसप्रति सरकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो दक्ष नेपाली स्वदेशमै बस्ने वातावरण नभएसम्म मुलुकको विकास नहुने उहाँको भनाइ छ सम्मेलनको निष्कर्षलाई समेटेर आप्रवासी कामदार सम्बन्धी नीति निर्माणका लागि संयुक्त राष्ट्रसंघको महासभामा सिफारिश पठाइने बताइएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले स्थानीय निकायमा भ्रष्टाचार गर्ने कर्मचारीलाई संरक्षण नदिने बताउनु भएको छ आज मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्दै मन्त्री मल्लिकले राजनीतिक संरक्षण खोज्नेलाई त झनै नछाडिने बताउनुभयो स्थानीय निकायमा भएका समस्या समाधान गर्न आफूले काम गरिराखेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन गर्ने अधिकार वर्तमान सरकारसँग नहुँदा केही समस्या देखिएको बताउनुभयो कर्मचारीहरूले भने स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माण काममा अपेक्षित सफलता पाउन नसकेको बताएका छन् राजनीतिक अस्थिरताले गर्दा समयमा बजेट नआउने निकासन नहुने जस्ता समस्याले स्थानीय निकायका विकास योजनाहरू प्रभावित हुने गरेको गुनासो कर्मचारीहरूले गरेका छन् त्यस्तै स्थानीय स्वायत्त शासन ऐन दुई हजार पचपन्नसँग बाझिएका विभिन्न ऐन संशोधन नभएकाले पनि काम गर्न समस्या भएको गुनासो कर्मचारीहरूको छ औपचारिक भ्रमणमा नेपाल आउनुभएका भारतीय सैनिक गुप्तचर विभागका महानिर्देशक लेफ्टिनेन्ट जनरल आरएन सिंहले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग आज भेटवार्ता गर्नुभएको छ भेटका अवसरमा उहाँहरूबीच नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि रहिआएको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ साथै सम्बन्धलाई निरन्तरता दिन नेपाली सेनाले प्राप्त गरिरहेको सबै तहका परीक्षण प्रशिक्षण कार्यक्रम विस्तार गर्ने कुरा जनरल सिंहले भेटमा राख्नुभयो सो अवसरमा नेपालका लागि भारतका राजदूत जयन्त प्रसादको पनि उपस्थिति रहेको थियो संस्कृति तथा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्धनका लागि पर्याप्त ध्यान जान नसकेको स्वीकार गर्नुभएको छ यद्यपि उहाँले लुम्बिनी क्षेत्रको विकास भएर मात्र पर्याप्त नहुने भन्दै बुद्धसँग सम्बन्धित नेपालमा रहेका सम्पूर्ण स्थानको विकास र संरक्षणमा लाग्न आवश्यक रहेको औल्याउनुभयो आज राजधानी बौद्ध संस्था धर्मोदय सभाद्वारा आयोजित प्राचीन कपिल वस्तु दरबार संरक्षण विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले यथेष्ट ध्यान दिए सक्दो बजेट निकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा बौद्ध धर्मका ज्ञाताहरूले हाल भारतले पी प्रवाह पी प्रहवामा निर्माण गरेर बुद्धको जन्मस्थल भनी भ्रम फैलाइरहेको स्थानले नेपालको वास्तविक पहिचानलाई ओझेलमा पार्नेमा चिन्ता व्यक्त गरेका छनृ कार्यकर्ता रिहाईको माग गर्दै राप्रपा नेपालका कार्यकर्ताले आज बिहानदेखि आह्वान गरेको झापा बन्द दिउँसो तीन बजेबाट खुलेको छ बन्द खुलेसँगै जनजीवन सामान्य बनेको छ हिजो साँझ प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै राप्रपा नेपालले आज बन्दको आह्वान गरेको थियो यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले जिल्ला प्रशासन कार्यालय बाँकेमा आज एक घण्टा धरना दिनुभयो मुख्य चार दलको सिन्डिकेटमा बनेको उच्चस्तरीय राजनैतिक संयन्त्र खारेज गर्न माग गर्दै बिहान दस बजेदेखि एघार बजीसम्म उहाँ धरनामा बस्नु भएको हो स्थानीय प्रशासन मार्फत मन्त्री परिषद अध्यक्ष खेलराज रेग्मीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत थापा लगायत राप्रपा नेपालका कार्यकर्ता धरनामा बसेका हुन् सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारीको तलब भत्ता र सुविधा लगायतका विषयमा छुट्टै सर्भिस ल मार्फत व्यवस्थित गर्न नेपाल विद्यालय कर्मचारी युनियनले माग गरेको छ युनियनका अध्यक्ष सुरेन्द्र प्रसाद कानुले विज्ञप्ति निकालेर सर्वोच्च अदालतले दिएको फैसला अनुसार विद्यालयका कर्मचारीको सेवा सुविधाका विषयमा कानून बनाउन सरकारसँग आग्रह गर्नु भएको हो कानून बनाउन मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई ध्यानकर्षण गराइएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै तत्काल अध्यादेश मार्फत मार्फत आफ्ना माग सम्बोधन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ सर्वोच्च अदालतले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा उल्लेख भएको सर्भिस ल बनाउन सरकारका नाममा दुई वर्ष अगाडि आदेश दिएको थियो राष्ट्रिय खबरमा अब खबर छोटकरीमा सरलाईमा पाँच दिनसम्म चलेको एकीकृत घुम्ती सेवा शिविरमा एक हजार आठ सय पचासी जनाले फोटो सहितको मतदाता नावलीमा नाम दर्ता गराएका छन् पन्ध्र सय भन्दा बढ़ीले नागरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रशासन कार्यालय सरलाई जनाएको छ सरकारी कार्यालयहरूले प्रदान गर्ने सेवा सुविधा आम नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो धरानका अधिकांश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 खबरमा अब विदेशका खबर पाकिस्तानमा भोलिदेखि शुरू हुने संसदीय चुनावका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको छ दुई हप्तादेखि जारी चुनावी प्रचार प्रसारका क्रममा हिंसाका घटना धेरै भएपछि सुरक्षा व्यवस्था कड़ा पारिएको हो चुनावी प्रचार प्रसारको कार्यक्रम भने हिजोबाट सकिएको छ चुनावी अभियानका क्रममा क्रममा भएको हिंसामा एक उम्मेद्वारको अपहरण भएको छ भने केही उम्मेद्वार र समर्थक सहित एक सय भन्दा बढ़ी व्यक्ति मारिएका छन् चुनावी प्रचार प्रसारका क्रममा अधिकांश स्थानमा तालिबानी विद्रोहीले बम हमला गरेको थियो चुनावी प्रचारको अन्तिम सभामा हिजो पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अपहरणमा परेका छन् पाकिस्तानी पिपुल्स पार्टी पीपीपीको तर्फबाट उम्मेद्वारी दिएका गिलानीका छोरा अली हैदर अपहरणमा परेका हुन् उनको अपहरणको जिम्मेवारी भने कसैले लिएको छैन पाकिस्तानको उत्तर पश्चिम आदिवासी इलाकामा आज भएको झडपमा तीन सुरक्षा अधिकारी सहित बाह्र जना मारिएका छन् कुराम इराक इलाकामा प्रहरी र सशस्त्र आक्रमणकारी बीच झडप हुँदा तीन सुरक्षाकर्मी र नौ विद्रोही मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् आक्रमणकारीले प्रहरी चौकीलाई घेरेर आक्रमण गरेको जनाइएको छ अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको कुराम इलाका सधैँजसो अशान्त भइरहने गर्दछ बंगलादेशको राजधानी ढाकामा गत अप्रेल चौबिस तारीकका दिन एक व्यापारिक भवन भत्कदा मृत्यु हुनेको संख्या एक हजार नागेको छ आर्तले राणा प्लाजा भत्कदा भग्नावशेषमा हराइरहेकाहरूको खोजी जारी रहेको छ आज बिहानसम्म एक हजार एक हजार एक्काइस जनाको शव फेला परेको बीबीसी अनलाइनले जनाएको छ दुर्घटनामा परि दुई हजार पाँच सय जना घाइते भएका छन् भने दुई हजार चार सय सैतिस जनालाई सकुशल उद्धार गरिएको छ अब खेलकुदका खबर ACC elite cup under nineteen क्रिकेटको सेमी फाइनलमा नेपाल युएईसँग e छिहत्तर रनले पराजित भएको छ युएईले e दिएको दुई सय बहत्तर रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एक सय पञ्चानब्बे रन मात्र जोड्न सक्यो छ्यालिस दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै नेपालले एक सय पञ्चानब्बे रन मात्र बनाउन सकेको हो नेपालका हरिकृष्ण शाह सर्वाधिक बाहन्न रन हरिकृष्ण शाहले सर्वाधिक बाहन्न रन जोडे भने भुवन कार्कीले एकचालिस रन जोडे यसै गरी निर्मल थापाले तेइस रन बनाउनु बाहेक अरू ब्याट्सम्यानले राम्रो अङ्क जोड्न सकेनन् यसअघि पहिले ब्याटिङ गरेको युएले सात विकेटको क्षतिमा दुई सय एकहत्तर रन बनाएको थियो नेपाल युएसँगको हारसँगै अन्डर नाइन्टिन विश्वकप क्रिकेट खेल्ने सपनाबाट बाहिरिएको छ इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेंगलोर भिड्ने भएका छन् राति सवा आठ बजेपछि शुरू हुने खेलमा आठौं स्थानको दिल्लीले चौथो स्थानको बेंगलोरको सामना गर्न लागेको हो बेंगलोरले बाह्र खेलबाट चौध अंक जोडेको छ भने दिल्लीको छ अंक मात्रै छ गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले पुणे वारियर्सलाई छ्यालिस रनले पाखा लगाएको थियो जितसँगै कोलकाता दश अंकका साथ सातौं स्थानमा छ यस्तै हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पञ्जाब लाई सात विकेटले पराजित गरेको थियो जितसँगै राजस्थान अठार अङ्कका साथ दोस्रो स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक एक हप्ताभित्रै चुनावको मिति घोषणा गर्ने राजनीतिक दल र सरकारका नेताको फेरि अर्को भाका मतको न्यूनतम सीमा र फौजदारी अभियोग लागेकालाई भाग लिन दिने नदिने बारे विवाद कायमै सरकारले बोलाएको सर्वदलीय बैठक नेकपा माओवादी सहित तेत्तीस दलद्वारा बहिष्कार अख्तियारमा पूर्व मुख्य सचिव कार्कीलाई नियुक्त गरिएकोमा आज पनि विरोध कायमै स्थानीय निकायमा भ्रष्टाचार गर्ने कर्मचारीले संरक्षण नपाउने मन्त्री मल्लिकको चेतावनी वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको अवस्थाबारे काठमाडौँमा पहिलो आप्रवासन सम्मेलन शुरू पाकिस्तानमा भोलिदेखि शुरू हुने चुनावको तयारी पूरा हिंसात्मक गतिविधि गल्ती हुन नदिन सुरक्षा व्यवस्था कडा पाकिस्तानकै उत्तर पश्चिम आदिवासी इलाकामा भएको झडपमा बाह्र जना मारिए र ACC under nineteen elite cup क्रिकेटको सेमी फाइनलमा नेपालको युएईसँग हार यो समूहको विश्वकप खेल्ने सपना चकनाचुर हवस् त नेपालबारी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सरस्वती राउत र धीरज बस्नेत विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट जय भोलेनाथ प्रभु प्रफुल्ल भई स्वीकार गर यो उपहार तिमीलाई चढाए आहा